कुराको संसारमा हराउँदा साँच्चै निकै मजा आउँछ तर सोच्नुहोस् त तपाईँको त्यो मिठो कल्पना के तपाईँको आफ्नो मान्छेले सुन्नुभयो त सुन्नु भएन नातिनुहोस् हामी सुनाउनेछौँ तपाईँको त्यो मनको कुरालाई पोख्नुहोस् मनको कुरा मजाले कार्यक्रम गुड नाइट एसएमएसमा हरेक रात सवा दस बजे मात्र सुनाउ नानी डट एफएममा सुन्न नभुल्नुहोला नमस्कार अनि हार्दिक स्वागत छ तपाईँ सम्पूर्णलाई कार्यक्रम गुड नाइट एसएमएसको यो अर्को नयाँ श्रृङ्खलामा वेल माझहरू सुन्न आइसकेको छु नाइन डट यु मेगाहरू सँगसँगै डब्लु डब्लु डब्लु डट तिनाउ एफएम डट कम डट एनभीबाट गुड नाइट एसएमएस हरेक रात सुबह दस बजे मात्र स्टेशन तिनाउ मेघहरू नाइन डट युमा आउँछ र गुड नाइट एसएमएसमा लभली लभली गुड नाइट एसएमएसहरू मजाले सेन्ड गर्न सकिन्छ एसएमएस अनि मेल होइन दुईवटा माध्यम तपाईँ कुन माध्यम मन पराउनुहुन्छ त्यही यही माध्यम एउटा रोजेर चाहिँ हामीलाई एसएमएस यानि कि सन्देश पठाउन सक्नुहुन्छ अहिलेबाट नै तपाईँले मजाले हामीलाई चाहिँ होइन एसएमएस सेन्ड गर्न सक्नुहुन्छ राति एघार बजेसम्म हामी मजाले चाहिँ तपाईँहरूको सन्देशहरू जति पनि आउनेछन् त्यसलाई लिने प्रयास गर्नेछौ एसएमएस गर्नको लागि मोबाइलको मेसेज बक्समा जानुहोस् टाइप गर्नुहोस् टिएफएम र स्पेस दिनुहोस् के रहेको गुण आएछ एसएमएस लेख्नुहोस् अनि मजाले सेन्ड गर्नुहोस् सिक्स नाइन सिक्स नाइन यानि कि छनौ छनौमा एन्टी युजर बाँकी युजरले एसएमएस गर्ने नम्बर पाँच शून्य शून्य छ यानि कि फाइभ जिरो जिरो सिक्स अनि तपाईँ इमेल गर्न चाहनुहुन्छ भने हाम्रो मेलिङ एड्रेस रहेको छ मजाले यहाँको सन्देशहरू आउनेछन् मैले विश्वास लिएको छु कसैलाई गाली नगर्नुहोला कसैको मन नदुखाउनुहोला एकदमै विशुद्ध मनोरञ्जन दिने खालको चाहिँ होइन सन्देश दिने खालको यहाँको चाहिँ एसएमएसहरू मेलहरू हुनेछ मैले विश्वास लिएको छु जोक्सहरू पठाउनुहोस् नो प्रब्लम तर विशुद्ध होइन मनोरञ्जन दिने खालको होस् एकदमै साथीहरूलाई चाहिँ पेट मिची मिची हँसाओस् त्यो जोकले कि त्यसको चाहिँ नेगेटिभ सेन्स गएर अलिकति हुन्छ नि सुन्दा पनि खल्लो लाग्ने खालको जोक्सहरू सेन्ड नगर्नुहोला भावना मुक्त गजल जुनसुकै होइन तपाईँलाई सिर्जना हामीलाई सेन्ड गर्नु मन लागेको छ मजाले सेन्ड गर्नुहोस् त्यही हो छोटो मिठो चाहिँ बनाएर पठाइदिनु होला है र किनभने हामीले कम समयमा धेरै साथीहरूलाई समेट्नु पर्ने हुन्छ र बाई चान्स तपाईँले आजको एपिसोड होइन भनौँ न तपाईँले चाहिँ इमेल गर्नुभयो एसएमएस गर्नुभयो तर निधाउनु भयो अथवा अन्य कारणले सुन्न पाउनु भएको छैन भने केही छैन तपाईँले अबदेखि हाम्रो यो कार्यक्रमलाई चाहिँ मजाले हाम्रो नेट पार्टनर www.chisapaninepal.blogspot.com डट गएर चाहेको बेला अनलाइन होइन तपाईँले चाहिँ सुन्न सक्नुहुन्छ सँगसँगै डाउनलोड गरेर पनि मजाले सुन्न सक्नुहुनेछ वेल धेरै कुरा गरे जस्तो लाग्यो सुरुवातमा चाहिँ एज युजल होइन तपाईँको लागि वेलकम सङ रेडी भइसकेको छ बजाउँदैछन् मनिष अब क्रममा यहाँको लागि छैन 着。 निकै वन्डरफुल नम्बरबाट आजको प्रोग्राम हामीले सुरु गरिसकेका छौँ सुन्दै हुनुहुन्छ गुड नाइट एसएमएस भर्खर मात्र सुरु भएको छ है ओपनिङ गीत यहाँले सुनिसक्नुभयो मजाले तपाईँ इमेल गर्न सक्नुहुन्छ एसएमएस गर्न सक्नुहुन्छ प्ले साथीहरू होइन अलिकति पैसा जान्छ दुई चार पैसाले धेरै खुसी ल्याउने यहाँको जिन्दगीमा कन्जुसिया नगरिकन होइन आफ्नो नजिकको मान्छेको लागि चाहिँ इमेल गर्नुहोस् अहिलेको अहिले तुरुन्तै तिन आउ गुड नाइट एट द रेट जिमेल डट कम अनि एसएमएस गर्नको लागि सानो प्रोसेस मोबाइलको मेसेज बक्समा जानुहोस् टाइप गर्नुहोस् टिएफएम एउटा स्पेस दिनुहोस् के रहेको छ गुड नाइट एसएमएस के भन्न चाहनुहुन्छ नजिकको मान्छेलाई होइन सही कुरा लेख्नुहोला आएर छोटो मिठो बनाएर आफ्नो नाम ठेकेर नस्टाउनुहोला अनि सेन्ड गर्नुहोस् सिक्स नाइन सिक्स नाइन मेन्टिस युजर बाँकी युजरलाई एसएमएस गर्ने नम्बर फाइभ जिरो जिरो सिक्स अनि तपाईँ इमेल होइन गर्न सक्नुहुन्छ तिनाओ गुड नाइट एट द रेट इमेल डट कममा राति एघार बजेसम्मका एसएमएस अनि मेल्सहरूलाई चाहिँ हामी मजाले स्थान दिनेछौँ र थुप्रो थुप्रो एसएमएसहरू सन्देशहरू होइन आइसकेका छन् र सुरुवातमा चाहिँ म यहाँहरूले पठाउनु भएको इमेल्सहरू लिँदैछु एनिवे आजको पहिलो इमेल गर्नुभएको छ हामीलाई मलेसियाबाट नाम लेख्नु भएको छ विकास भनेर विकास राणा भाट उहाँले यो चाहिँ हामीलाई इमेल गर्नुभएको छ मलेसियाबाट र उहाँको चाहिँ ठेगाना बोटुवल रूपन्देही भनेर लेख्नु भएको छ र उहाँलाई चाहिँ एकजना साथीले यो प्रियाको बारेमा चाहिँ भन्नुभएको अरे होइन उहाँले चाहिँ नेटबाट हामीलाई सुन्दै आउनुभएको थियो कार्य व्यस्तताले गर्दाखेरि चाहिँ इमेल गर्नु पाएको थिएन आज पहिलोचोटि उहाँले हामीलाई इमेल गर्नुभएको छ अरे थ्याङ्क यू सो मच भन्न चाहन्छु विकासजीलाई अनि उहाँले खास गरी चाहिँ बुटुमा बस्ने आफ्नो होइन मम्मी ड्याडी त्यसै गरी चाहिँ आफ्नो घर परिवार सम्पूर्णलाई चाहिँ होइन मिठो गुड नाइटको विस गर्नुभएको छ मिठो सपनीको विस गर्नुभएको छ र यसपालिको दसैँमा चाहिँ म जसरी पनि आउनेछु यो चाहिँ मेरो बाछा थियो र त्यो बाचा चाहिँ मैले पूरा गर्नेछु भनेर आफ्नो घर परिवारलाई यो सन्देश दिनुभएको छ थ्याङ्क यू सो मच पके पनि होइन होला मजाले र आउने क्रममा त्यस्तो बाधा अर्जुन केही पनि आइ नपरोस् यहाँलाई हाम्रो शुभेच्छा रहेको छ र चाहिँ अग्रिम रूपमा सम्पूर्ण हाम्रो विकासजी लगायत होइन यति बेला हामीलाई सुनेर बस्नुहुने आदरणीय श्रोताहरूलाई हामी एडभान्समा ह्याप्पी दशैँ भन्न चाहन्छौ विजया दशमी होइन कसैको लागि दशा भनेर चाहिँ खुसियाली ल्याओस् यहाँको जिन्दगीमा यही छ हाम्रो कामना थ्याङ्क यू सो मच वन्स अगेन यहाँलाई मलेसियाबाट विकासजीको चाहिँ इमेल रहेको थियो त्यसै गरी चाहिँ अर्को इमेल लिँदैछु म र यो इमेल उहाँले हामीलाई पठाउनु भएको छ नजिकैबाट बुटबल योगीकोटी र स्नेहा लेख्नुहुन्छ ब्रदर यो प्रोग्राम चाहिँ मलाई साह्रै मनपर्छ अलिकति समय ल्याउने भएको भए चाहिँ अझ राम्रो हुने थियो कि भनेर पनि सुझाव दिनुभएको छ एक घण्टा त हामी आउँछौँ यहाँहरूमा पक्कै पनि यहाँको सुझावलाई मनन गर्नेछौँ र यहाँहरूले साथ दिनुभयो भने धेरै साथीहरूले चाहिँ हामीलाई होइन सपोर्ट गर्नुभयो भने हामीले चाहिँ यो कार्यक्रमको समय चाहिँ लम्ब्याउने प्रयास गर्नेछौँ र खास गरी फोन इन प्रोग्रामलाई चाहिँ हामीले होइन अलिकति लम्ब्याउने कोसिस त गरिरहेका छौँ लेस चाहिँ के हुन्छ तर खास गरी आज भोलि अलिकति भनौँ न छिटो रात पर्छ त्यही भएर पनि राति अबेरसम्म बस्न गाह्रो होला भनेर अहिले चाहिँ तत्कालै हामीले यो डिसिजन लिएका छैनौँ केही छैन होइन छिटो नै हामीले चाहिँ प्रोग्रामको समय चाहिँ लम्ब्याउने प्रयास गर्नेछौँ र सँगसँगै उहाँले सम्पूर्ण साथीहरूलाई गुड नाइट विस गर्नुभएको छ खास गरी आफ्नो माम अनि प्यारलाई र आफ्नो चाहिँ हजुर आमालाई चाहिँ सन्चो छैन भनेर लेख्नु भएको छ गेट वेल्सन भन्न चाहन्छु भन्नुभएको छ हाम्रो तर्फबाट पनि गेट वेल्सन मेल गणेश खनाल हुनुहुन्छ भुटिबल मिलनसुकबाट वान विज गुड नाइट माई फ्रेन्ड्स अफ एम्स कलेज एन्ड हुन मी एज गणेश एन्ड स्पेसली फर यु थ्याङ्क यू सो मच गणेशजी छोटो मिठो इमेलको लागि अघि इमेल माम त पक्कै भो होला भन्नुहुन्छ यस इट्स मी अर्जुन खत्री फ्रम हिरापुर आई वुन से गुड नाइट शिशिर राज सन्तोष कमल शिवश्याम मनोज आशिष तिमी लेख्नु भएको छ अनि मिज्याक सलिना पारु सी शारदा अनुषा अनि मलाई अर्जुन खत्री भनेर चिन्ने सम्पूर्णलाई गुड नाइट अब क्या क्याड्री भन्नै ओझेल पर्छु भन्नुभएको छ भन्दै लेख्नु भएको छ भन्दै भन्नुहोस् बाला सायद है एनिमे थ्याङ्क यू सो मच अर्जुनजी अरू जस्तै इमेल यहाँनिर हेर वाट्सएपमा भो त भन्नुभएको छ अफकोर्स अरू न्युज के छ त भन्नुभएको छ ठिकै छ होइन ओइ बहादुर फास्ट अनलाइन आउ त भनेर आफ्नो बहादुरलाई उहाँले म्यासेज पनि दिनुभएको छ अनि ओइ राधिका दि लास्ट त नरिसाउनु न हो कति रिसाएको कि सिससँग सम्झु हेल्थ केयर गर ल एन्ड गेट वेल आउँछ गीत म्याचमा फ्रेन्ड्सहरू गीता सम्झु अनुष्का पिङ्की निकिता हिटलर जमुना गोकुल भाइ मिनाशी सलिना राजदा आइसादी मिज्याक भेना अनि राधिकादी सुदन ब्रो अर्जुन दा सन्तु भेना जागृति अनि रोमा शिवदा सुदीप ब्रो आशिष राज शिशिर जीवनमा सुई टिदी सिरु इन्द्रदा हजुरलाई मेरो ममडारलाई यसमी माउना फुचिया नामिका जियो त आइसे जियो कि आखरी हो भनेर लेख्नु भएको छ थ्याङ्क यू सो मच फुच्ची नामिकाजी जो समय मिलेसम्म हामीलाई मेल गर्नुहुन्छ त्यसै गरी लिन्समा अर्को मेल पठाउनु भएको छ उहाँले हामीलाई निकै टाढाबाट लेख्नुहुन्छ सुरुवातमा हेलो ब्रो यो सन्ध्याकालीन पलसँगै सात समुद्र पारीबाट दर्शन नमस्कार अनि ब्रो के छ त नेपालको नयाँ ताजा हाल खबर भन्नुहुन्छ ठिकै छ विशेष गरी त तिना एफएमको तिनीहरू आफूमा पनि दसैँ लागिरहेको छ अनि मेरो यो गजलसँगै माई अल फ्रेन्ड माई फ्यामिली तिनीहरू आफ्नो युनिट सनिज ब्रो र स्पेसली यो लागि माई स्विट ड्रिमको कामना गर्छु ओके बुक बाई सी यु थ्याङ्क यू भनेर लेख्नु भएको छ आई साउ प्लेजर होइन तपाईँको चाहिँ इमेल पढ्न पाएका छौँ साथ दिनुभएको छ राज छेत्री राहुलजीले चाहिँ यो होइन हामीलाई मेल गर्नुभएको र उहाँले हामीलाई दसैँ विशेष गजल पठाउनु भएको छ म पढ्ने प्रयास गर्दैछु राजी होइन सुन्दै हुनुहुन्छ भने यो गजल चाहिँ तपाईँको म वाचन गर्दैछु होइन ओके लेख्नुहुन्छ दस दशैं आयो घरमा चुलो जल्दैन हामी गरिबकोमा दसैँ आयो घरमा चुलो जल्दैन हामी गरिबकोमा साहुको घरमा जस्तै खसी ढल्दैन हामी गरिबकोमा पुर्खौंदेखि खोले अनि सिस्नुसँग साइनो छरे पुर्खौंदेखि खोले अनि सिस्नुसँग साइनो छरे मिठो मसिनो भन्ने कुरा चल्दैन हामी गरिबकोमा साहुको घरमा जस्तै खसी ढल्दैन हामी गरिबकोमा वर्षभरि कुटो अनि कोदालोसँग खेल्दा पनि वर्षभरि कुटो अनि कोदालोसँग खेल्दा पनि साहुकै खेतमै धान फल्छ फल्दैन हामी गरिबकोमा मिठो मसिनो भन्ने कुरा चल्दैन हामी गरिबकोमा अनि अन्तिम छ गर्व गर्छु धनभन्दा मनका धनी बन्न पाउँदा गर्व गर्छु धनभन्दा मनका धनी बन्न पाउँदा एक मनले अर्को मन छल्दैन हामी गरिबकोमा दसैँ आयो घरमा चुलो जल्दैन हामी गरिबकोमा साहुको घरमा जस्तै खसी ढल्दैन हामी गरिब कुमार राज छेत्री राहुल रुद्रपुर रूपन्देही हाल दुबईमा हुनुहुन्छ उहाँ चाहिँ थ्याङ्क यू सो मच राजे दसैँ विशेष गजल पठन भएकोमा पक्कै पनि होइन दसैँ भन्ने कुरा चाहिँ खसी ढलाएर होइन मोज मस्ती गरेर धेरै पैसा खर्च गरेर चाहिँ राम्रो हुन्छ भन्ने छैन होइन जस आफन्तजन इष्टमित्र परिवारहरूसँगै बसेर सेलिब्रेसन जे छ त्यसैमा चाहिँ भनौँ न यो दसैँ मनाइयो भने त्यो नै बेस्ट होला न कि होइन पछि अब ऋणकार र तपाईँ दसैँ त मान्नुहोला त्यो दसैँको दिन चाहिँ रमाइलो होला त्यसपछिको दिन चाहिँ दशाको रूपमा बित्नेछ दिन मात्र होइन महिनौ वर्षौँ होइन त्यही भएर चाहिँ जे छ आफ्नो चाहिँ जे हैसियत छ होइन जति आफूले चाहिँ सकिन्छ त्यतिमा मात्र चाहिँ सीमित रहेर कसैको देखासेकी नगरिकन विकृतिलाई चाहिँ नङ्गालिकन मजाले चाहिँ स्वच्छ रूपमा चाहिँ होइन हामीले दसैँ मनायो भने हरेक नेपालीको चाहिँ दसैँ राम्रो बन्नेछ यो चाहिँ हाम्रो चाहना र चाहिँ हाम्रो साथीहरूले बुझ्नु भएको छ र यसै गरी दसैँ मनाउनु हुनेछ सम्पूर्ण नेपालीहरूले हामीले विश्वास लिएका छौँ यहाँ अर्को इमेल विकास सापकोटा ब्याक रुद्रपुर हरैया फ्याक्ट भन्नुभएको छ साँझ कुरा के हो त यहाँनिर झगडामा पिटाई खाई फर्केपछि होइन झगडामा चाहिँ पिटाई खाई फर्किसकेपछि ड्याडले भनेको कुरा चाहिँ यहाँनिर खुब राम्रो काम गरेछ अनि ममले भन्नुहुन्छ अरे शिव हेर त कस्तो हालत पारी देखा रहेछन् बिचरा हुन्छ नि होइन आफ्नो चाहिँ छोराछोरीको माया लागिहाल्छ अनि बहिनीले भन्छ दाई दुखिरहेको छ अनि गर्लफ्रेन्डले भन्छ झगडा गरी पिटाइ खाइ के मेरो अघि परिरह होइन यहाँनिर चाहिँ गर्लफ्रेन्डले चाहिँ अलिकति हुन्छ नि आफ्नो बोयफ्रेन्डलाई साथ दिनु त कहाँ हो कहाँ हो अलिकति औका देखाए जस्तो कि होइन तर तपाईँको मिल्ने साथीले भन्छ बाहेक निकाल मुलासकलाई घरबाट निकालेर चाहिँ ठोक्नुपर्छ होइन पिट्नुपर्छ जस साथी भनेको साथी हुन्छ र रुसुन फ्रेन्ड्स डाइ टुगेदर होइन र भन्नुभएको छ यहाँ होइन जस साथीले चाहिँ साथ दिन्छ त्यही भएर त साथीको जुन रिलेसन हुन्छ होइन सबैभन्दा माथि हुन्छ सबैलाई राजकालीन अभिवादन हामी पनि गुड फ्रेन्डको इम्पोर्टेन्स बुझौँ भन्दै वान फुट कमिङ नम्बर टु माई फ्रेन्ड्स मनोज विजय सागर थापा अर्जुन आर्जे सलिना स्विट अनुष्का स्विट खुसी थापा रविना काली अनि रोजिना बादनेलाई म घरमा छु एज अ कल भन्दै All the member member and all the listeners wishing to fly in your dream land. Okay, get to it tonight. Thank you so much for email. Okay, email sender, Nunsa Rosina Canal, all the way from Sukhanagar. I want to get coming to uh, Ras Canal, Ganesh Canal, BZFI, Sital Geshi, Salinasis, Aziz Bag, Pagals, and a Sweet Anushka, friends of Oxford College. And I will to say all the best of... Uh, साथीलाई होइन फर एकाउन्टेन्सी इक्जाम भन्नुभएको छ थ्याङ्क यू सो मच यहाँलाई इमेलको लागि त्यसो लिन्छु म अझ मेल त्यसपछि हामी सुन्नेछौँ वन्डरफुल नम्बर र त्यो वन्डरफुल नम्बर चाहिँ डेफिनेटली हामीले चाहिँ एउटा फ्रेस नम्बर यहाँको लागि आउने गर्नेछौँ यहाँलाई मनपर्नेछ मैले विश्वास लिएको छु लेख्नुहुन्छ फोर नाइस For a nice friend, nice night. For a sweet friend, sweet night. For a loving friend, lovely night. For a heartly friend, heartly night. And for a good friend, good night. Hello there, आइडी सुजाता या युजी डट नाइन एट सेभेन फ्रम सबिया सबैलाई गुड अनि रुद्रपुरको सापकोटालाई पास्ता खाना बोलाएको आएन अनि के के भन्छ के के समय दिनु है दादा भन्नुभएको छ पक्कै पनि तपाईँले राम्रोसँग सम्झाउनु भयो पनि होइन साथी हुनुहुन्छ बुझ्नुहुनेछ डेफिनेटली अनि सबैलाई गुड नाइट भन्दै बुबाई मिस यु दादा भन्नुभएको छ मिस यु थियो सुजाजी सुन्दै गर्नुहोला थ्याङ्क यू सो मच भाइ दुबई इमेलको लागि वेल सुन्दै हुनुहुन्छ कार्यक्रमको नाइट एसएमएस मजाले तपाईँ एसएमएस गर्न चाहनुहुन्छ भने तपाईँले चाहिँ हामीलाई एसएमएस गर्न सक्नुहुन्छ तर चाहिँ आई डोन्ट नो वेल एसएमएसको चाहिँ पेज स्टिल खुलिरहेको छैन म चाहिँ यहाँनिर अपडेट गर्दैछु हिजो पनि नेटमा समस्या आएको थिएँ हिजो मेल पनि खुलिरहेको थिएन होइन एनिवे सो दुःख चाहिँ नमान्नु होला भन्न चाहन्छु सम्पूर्ण आदरणीय श्रोताहरूलाई मैले एसएमएस पेज चेक गरिरहेको छु यहाँको चाहिँ पेज खुल्ला बित्तिकै आसमास पनि लिनेछु तर यहाँनिर भने एउटा वन्डरफुल नम्बर तपाईँको यहाँ बजाउँदैछौँ यस छिटो रिलिज क्रममा रहेको मुभी जब तक हे जानबाट यहाँको लागि फ्रेस नम्बर रहेको छ होइन लभली नम्बर यो चाहिँ होइन प्रहरमा चाहिँ निकै सुट गर्ने नम्बर क्रममा अनली अन गुड नाइट एसएमएस Krishna जो तिहारमा रिलिज हुने मुभी जब तक जानको निकै हप्तासँग नम्बर सुन्यौँ होइन यहाँको लागि हाम्रो रहेका थियौँ वनफुल गीतपछि फेरि पनि स्वागत छ सुन्दै हुनुहुन्छ गुड नाइट एसएमएस जुन आउँछ हरेक रात सभा दस बजे स्टेशन तिनाउ मेगा हर्स नाइन डट टू अनि हाम्रो अफिसियल वेबसाइट रहेको छ ट्रिपल डब्लु डट तिनाउ एफएम डट कम डट एनपी अनि हाम्रो नेट पार्टनर डब्लु डब्लु डब्लु डट चिसपानी नेपाल डट ब्लग स्पर डट कम इमेल गर्नको लागि तिन अर्गनाइज एट रेजिमेल डट कम अनि एसएमएस गर्नको लागि टिएफएम स्पेस मेसेज लेखेर सेन्ड गर्नुहोस् छनौ छनौमा देशी युजर बाँकी युजर एसएमएस गर्ने नम्बर फाइभ जिरो जिरो सिक्स एसएमएसको पेज चाहिँ खोलिसकेको छ ढुक्क हुनुहोस् है र आजको पहिलो एसएमएस पर्छ म लेख्नुहुन्छ सूरज को रोशनी का तौफा नहीं देते दिलको को जज्बात का तौफा नहीं देते देने को हम आपको चॉकलेट भी दे देते लेकिन स्वीट को स्वीट तौफा नहीं देते रे ओके अरू सुन्दा हाम्रो यो दर्शन नमस्ते खाना भयो त यस अनि के छ त नि बुटबलतिरको हालखबर ठिकै छ अनि त आवाजले गीत मेरो बी एफ भरत अनि मेरो फ्रेन्ड राजकनाल मोहन पौडेल डट कम रोहित छेत्री जङ्गबोनलाई गुड नाइट अनि शुभ सपनी भन्न चाहन्छु शीतल केसी अल द वे फ्रम रुद्रपुर हल्का समय जति प्रयास गर्दा पनि किन पीड़ा बनेर तिम्रो याद आउँछ प्लिज प्लिज तिमी मेरो जीवनमा आउनु पर्दैन मात्र तिम्रो याद पनि साथै लिएर जाओ ओके हजुर सुन्दा सलाम लक्ष्मी देवरन थापा अनि सन्चे हुनुहुन्छ सन्चो छैन हेर्नुहोस् त मलाई चाहिँ चिसो लाग्ला जस्तो भएको छ है एकदमै बोल्न प्रब्लम भइरहेको छ घाँटीमा चाहिँ डिस्टर्बेन्स मैले महसुस गरिरहेको छु रुगा लाग्ला जस्तो भएको छ है खाना भयो त खाना चाहिँ मेरो भइसक्यो फेरि आउन सेकेन्ड नाइट एउटा स्विटी सञ्जना एसपिराम क्रेजी मुस्कान रितिका सोनाम ललिता रूपा बुन काजल अनि नाम छुटेका अल्फ्रेन लाइ गुड नाइट अनि स्विट ड्रिम भन्दै बिदा हुन्छ ओके थ्याङ्क यू सो मच यु चाहिँ टेक केयर है त अर्को छ एसमेस हेलो हाई दर्शन नमस्ते रोशन राइट्स मे दिवाकर दै माम खानु भयो होला क्या है भन्नुभएको छ खाना चाहिँ खानु पर्यो होइन एनिवे अनि एक्जाम आएर टेन्सनमा पढ्नु भएको फ्रेन्डहरूलाई चाहिँ टेन्सन नलिन भन्न चाहन्छु होइन बिन्दास भएर कुल माइन गरेर चाहिँ दिनु दिनुहोला बिकज अ सिङ्गल सिट अफ क्वेसन पेपर क्यान डिसाइड यर फ्युचर भन्नुहुन्छ अनि बादलले आफ्नो हेल्थ केयर गर त्यो धेरै अमिलो पिरो नखाऊ गेट वेल सुन वेल अमिलो पिरो भन्दा मेरो चाहिँ मुखमा पानी आयो अनि गुड नाइट मैले स्विट लोबिना सुदन ब्रो अल माई फ्रेन्ड्स इज ब्रो मामा अनि माइजो डिजे ब्रो अनि फर यु माई फर अलवेज मिस यु ल टेक केयर भन्नुभएको छ एसएमएसमा त्यो भएको चाहिँ मलाई पनि प्रब्लम भइरहेको छ के गर्ने अब सन्चो नहोला जस्तो भएको छ तपाईँहरूको माया लाग्छ आउनु मन लाग्छ होइन यस माया यस्तो हुनुपर्छ भित्री मनलाई छुनुपर्छ जिन्दगीमा हुनुहुन्छ सेमलार साथ बेलभरिया ठेगाना मलाई चिने नचिने अल माई फ्रेन्ड स्पेसियली नारायण सन्दीप सबु सुर सुशीला गणेश मुना प्रहलाद कवितालाई गुड नाइट स्विजुम भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्क यू सो मच यसमा गुड नाइट हेलो रोशन दा खान खानुभयो यस म रानी बगियाबाट छड्के सलाम छड्के सलाम ठोक्दै तपाईँ मेरो पहिलो म्यासेज हो कि के गर्ने त आइसम्म आउन लाग्यो हल्का पढे जस्तो गर्नु पर्यो बट इक्जाम पछि म्यासेसन सेसन नि त ओके ठिकै छ नि त होइन यदि भन्दै छड्के सलाम कमिङ नम्बर मलाई छड्के सलाम ठोक्ने एमडी मगर भनेर चिन्ने सबै फ्रेन्ड तिनीहरू युनिट अनि लास्टमा इक्जामको अल द भेरी बेस्ट लग भन्दै जुटी राम्रोसँग पढ ल भन्ने आजलाई यो छड्के सलाम बिदा हुन्छ कि नाइटिन टेक केयर नाम नै छड्के सलाम ओके अर्कै ट्रु फ्याक्ट इफ यु थिङ्क अफ सम वान टु सेयर यु ह्याप्पिनेस यु लभ द्याट पर्सन लाट एन्ड इफ यु थिङ्क अफ सम वान इन टियर्स टु मेल्ट यर पेन द्याट पर्सन लभ इ लाज आजलाई के छ खबर अनि खाना खानु भयो त खाना चाहिँ मेरो भइसक्यो खबर चाहिँ ठिकठाक छैन है मेरो अनि उहाँले चाहिँ हेभ अ सी ड्रिम टु अल माई फ्रेन्ड स्पेसली तिनीहरू एफएम अल युनिट अनि तिनीहरू एफएम सुन्ने सबैलाई डिप तिवारी भैराबाट हामीहरू हिजो के क्वास पेन्डिङ छ भन्नुभएको छ ओके अब यसमा चाहिँ यहाँनिर बुटबलबाट गर्नुभएको छ हामीलाई सागरजीले खाना खानुभयो भन्नुहुन्छ अफकोर्स खाना चाहिँ मैले आज कति बजे खाएँ त्यस्तै अब आठ बजीतिर खाएको थिएँ है अहिलेसम्म चाहिँ यति धेरै मेलहरू एसएमएसहरू पढ्दा पर्दै खाना चाहिँ मेरो पचिसक्यो केही छैन आई वान सेकेन्ड म्याच माई फ्रेन्ड्स र हजुरलाई पनि अनि मलाई सागर भनेर चिने नचिने सम्पूर्णलाई र स्पेसली मेरो लोरीको लागि गुड नाइट चाहिँ ड्रिम भन्न चाहन्छु भन्नुहुन्छ सागरजीले थ्याङ्क यू सो मच सागरजी आफ्नो ख्याल गर्नुहोला हल्का समय हावर सुन्दा खाना खानुभयो त हिजो प्रोग्राम आएन है रात बिताउनु नि क्या बोर भएको यार भन्नुभएको छ आएन होइन मलाई पनि रात बिताउन गाह्रो भएको थियो यहाँको एसएमएस यहाँको मेल सधैँ मलाई चाहिँ पढ्ने बानी परेको छ शुक्रबार शनिबार बाहेक होइन यहाँको चाहिँ मेल पढ्दाखेरि छुट्टै आनन्द आउँछ कुनै मेलसँग चाहिँ म एकदमै दुःखी भइरहेको हुन्छु रोन मन लागिरहेको हुन्छ कुनै चाहिँ आसमेस मेल पढ्छु फेरि त्यहाँनिर चाहिँ होइन भित्री मनबाट चाहिँ हाँस्दैन भन्दा पनि हाँस्नु मन लाग्छ कुनै एसएमएस हुन्छ होइन सहानुभूति दिन मन लाग्छ कुनै साथीलाई चाहिँ कुनै एउटा यस्तो एसएमएस हुन्छ यस्तो मेल हुन्छ जहाँ होइन उहाँसँगै बसेर चाहिँ हुन्छ नि दुःख सुखका कुराहरू फेस टु फेस बसेर चाहिँ गर्न पाए हुन्थ्यो यस्तो हुन्छ होइन जस समग्रमा चाहिँ सुख र दुःखको संयम किन आफम जसरी सुख दुःखको साथी भएको छ त्यसै गरी नै एउटा चाहिँ कम्प्लिट जस परिवार जस्तो होइन एउटा घर परिवारमा हुन्छ नि विभिन्न चाहिँ अब कुराहरू चाहिँ सेयरिङ हुने त्यस्तै गरी चाहिँ तपाईँहरूसँग होइन हुन्छ नि सँगै घर बसेर चाहिँ अब भलाको सारी गरे जस्तो लाग्छ मलाई पनि आउनु मन लागेको थियो तर के गर्यो नेटले अलिकति साथ नदिए कारण यो चाहिँ म विशेष काम बसाउन सकिनँ ठिकै छ बाह्रजी साथ दिनुभयो होइन अनि चाइना कम्पनीबाट चाहिँ उहाँले हामीलाई यो एसएमएस गर्नुभएको छ नकली भन्न मन पराउनुहुन्छ आफूलाई चाहिँ अनि मा लभली अनि हेन्सी भाइ चिरुबे मनोज एक्सिडेन्टमा परि पाल्पा मिसन हस्पिटलमा छ ओके उसलाई गेट पेल सुन ब्रो भन्न चाहन्छु अनि भाइ तिमी चाँडै निको भएर आउला धेरै टेन्सन नलिग हस्पिटलको रात कस्तो हुन्छ आएन बट ब्रो जे जस्तो भयो नि डन बी स्याड तिमीलाई अल्लाह र केटाकेटीमा फ्रेन्ड्सले धेरै मिस गरेका छन् तिमी बिना अल्लाह र केटाकेटी च्याट अनि आपिसा ब्रो आई मिस यु लभ यु सो मच ब्रो माई कलेज फ्रेन्ड रेशमी सारिखा आज अठार दिन बिति बितिसकेको छ के गर्दैछौ मिसिङ यु लट गुड नाइट अल माई फ्रेन्ड्स भन्नुभएको छ थ्याङ्क यू सो मच अनि तपाईँको ब्रदर होइन जसको चाहिँ एक्सिडेन्ट परेर चाहिँ पाल्पा मिसन हस्पिटलमा छ भन्नुभयो होइन उहाँलाई पनि हाम्रो तर्फबाट गुड नाइट एज मिस फ्यामिलीको तर्फबाट गेट वेल सुन यहाँले लिन्छु म हजुर एज मिस दिन सुन्नेछु हामी अर्को वन्डरफुल नम्बर दसैँ तिहार होइन चाडपर्व चाहिँ आउँदैछ त्यही चाडपर्वलाई समेटेर चाहिँ सिकम पोखरेलले एउटा गीत चाहिँ गाएका छन् त्यो गीत चाहिँ यहाँको लागि चाहिँ हामी बुझाउनेछौँ मिलनचुकबाट हामीलाई एसएमएस गर्नुभएको छ ड्रिम बोय हेभिनले आई थिङ्क मैले यो एसएमएस पढिसकेको छु हेभेनजी पटक भयो एसएमएस ठिकै छ हेभेनजीको एसएमएस मैले चाहिँ पढ्दै गर्दाखेरि उहाँको एसएमएस रिपिट भएको कारण यो एसएमएसमा अर्को एसएमएस काट्न चाहन्छु यहाँनिर छोटो मिठो छ हाम्रो फोची सीमाजीले गर्नुभएको छ नगरबाट स्पेसली सम्राट र सुभाषलाई र युलाई गुड नाइट भन्न चाहन्छु भन्नुहुन्छ थ्याङ्क यू सो मच यहाँलाई एसएमएसको लागि वेल सुन्दै हुनुहोस् गुड नाइट एसएमएस एघार बज्न धेरै समय छैन त्यस कारण फटाफट एसएमएस गर्नुहोस् किन गुड नाइट जिमेल डट कममा इमेल गर्न सक्नुहुन्छ अनि एसएमएस गर्नुको लागि सेन्ड गर्नु छ नौ मेन्डिसियो छ बाँकी एसएमएस गरेर नम्बर फाइभ जिरो जिरो सिक्स यहाँनिर दसैँ तिहार होइन चाडलाई चाहिँ समेटेर बनाएको स्पेसल सङ सुगम पोखरेलको आवाजमा दसैँ तिहार बाड खुसीले सारा भर्यो नि संसार खुसीले सारा भर्यो नि संसार बाधा लगाई यता मेरो आँसुको धारा उता होलान् रातै तिनी धारा संसार ओके यो ब्युटिफुल नम्बर पछि फेरि पनि स्वागत छ सुन्दै हुनुहुन्छ गुड नाइट एसएमएस र भने पालो इमेल सरको र यहाँहरू म अघि इमेल उठाउँछु हाल हुनुहुन्छ हेलो रोशन दा दर्शन नमस्ते सन्चै हुनुहुन्छ धेरै दिन प्रोग्राम मिसिङ भयो त्यसको लागि सरी भन्नुभएको छ केही छैन होइन अनि सँगसँगै टुडे आई वान्ट टु गिभ माई अल फ्रेन्ड्स फ्रम माई देवी कलेज अल फ्रेन्ड्स हु मिसिङ मी लट अल हुनु मेरो सन्तोष यास्के र अब भोलिबाट त प्रोग्राम सुन्न पनि पाइँदैन बिकज भोलि म घर जाँदैछु आई थिङ्क उहाँ चाहिँ दसैँ मनाउन जाँदै हुनुहुन्छ होइन त ठिकै छ होइन प्रोग्राम सुन्न नभए पनि प्रोग्रामलाई मिसिङ गरिरहनेछु बाहिर आएको नाइट युनिक यास्के फ्रम सङ्गनगर चिन्नुभयो होला नि भन्नुभएको सब कोर्स नचिने त कुरै भएन आज चाहिँ यहाँनिर हामीलाई गर्नुभएको छ इमेल पाल्पाले बोए मोहन पौडेल डट कम म तिमीहरू पनि ठेगानामाको रोशन दाजु प्राण दाजुमा चाहिँ डट कमको गुड इभिनिङ सलाम नमस्ते के छ हालखबर छ हालको बेहाल आज मेरो चाहिँ होइन भुल्न गाह्रो भइरहेछ है एउटा सानो जोक्स पठाउनु भएको छ उहाँले हस्पिटलको बेडमा बिरामी सुतेको देखेर डाक्टरले भनेछ डाक्टरले यहाँनिर भन्छ यो बिरामी त मरेछ कि क्या हो अनि बिरामीले चाहिँ झुलेको उठेर भन्छ होइन होइन डाक्टर साहब म त जिउँदै नै छु अनि भुलक्खर नर्सले चाहिँ यहाँनिर के भन्छ भन्दा लाग त जान्ने कि डक्टर जान्ने एनिवे <laughs> बुझ्नुभयो साथीहरू चाहिँ बुझ्नुभयो जहाँसम्म यो रातिकालीन प्रोग्राममा रोशन ब्रौ अनि सँगसँगै मनिष मेरो साथीहरूमा स्टार विनोद अमर मल्ल स्वीटी सञ्जना एसपी ऋतिका रिया मुना पारू कुसुम शीतल देव रोसाले हिटलर बिबिका सलिना नवीन आशिष आयुषा एन्जु राज सुमन बसन्ती अविरल आशु कालभेद सृजन ममता सुजन अनि पूजा खुस सपना सरुण स्पेसली बेस्ट निस्वार्थी अमर प्लस सुख दुःखको साथी एसपी रामु सिस्टर रोजिता पोखरेललाई गुनाइ भन्न चाहन्छु आजलाई मोहन साइनाथ हुन्छ उहाँले चाहिँ मिक पनि चलाउनु हुँदो रहेछ आजभोलि र मिक आइडी दिनुभएको छ जति पनि साथीहरूले चाहिँ होइन मिक चलाउनुहुन्छ उहाँको यो मिक आइडीमा रिक्वेस्ट पठाउनुहोला उहाँको मिक आइडी न्यू यान इडब्लु डट सिओएम अन्डरस्कोर एमओएचएन उहाँको चाहिँ मिक आइडी रहेको छ अघि मेल यो सुनसान रातमा आरजे रोशन र डिजे मनिषलाई चाहिँ यो स्टार बिना डिसीको तर्फदेखि नमस्ते दादा यहाँ बिराम बिरामी रहेछन् उनलाई गेट वेलसन भन्छु र माई फ्रेन्डहरूमा मोहन डट कम अमर अनि यस बिराम मुखिया स्विटी सञ्जना रितिका थापा उत्सव गिरी आशिष खड्का विरल सागर हिटलर जमुना मुनागिरी चाँदनी रिया जिएम भारू मगर विनिता शाही आयुषा अनि कसुमती खारी सलिना लक्की मदन अनुप नानु ट्वेन्टी फाइभ न्यू फ्रेन्ड मदनाचार्य बिन्दास अनि युवा महेश दादालाई युनाइट भन्दै आजलाई म स्टार विनोद जेसी विदा हुन्छु भन्नुभएको छ थ्याङ्क यू सो मच र यहाँनिर चाहिँ एकजना हाम्रो चाहिँ नटी साथी हुनुहुन्छ उहाँले चाहिँ फाइभ बेनिफिट्स अफ किसिङमा लेख्नु भएको छ वानमा चेन्ज टेस्ट टुमा बर्न क्याटोरिज लेख्नु भएको छ थ्रीमा लिप्स नेभर ग ड्राई फोरमा रिलिप्स सेज फाइभमा मेक फेस मसल्स स्ट्रङ रे किप किसिङ भन्नुहुन्छ जेसनजीले फ्रम माइक बस्ती खाना भयो कि त मेरो त भयो नभएको भए एक दिन नखाँदैमा केही हुँदैन के भन्नुभएको छ जेसनजी फोर ए टाइम मेसिन मेरो चाहिँ खाना भइसक्यो काली मलाई किन डर लाग्छ मैले तिमीलाई गुमाउँछु होला भनेर दा किन यस्तो हुन्छ धेरै माया गर्नुहुन्छ नि त त्यही भएर होइन सुशील सन्दीप रन्जु मनिषा मनोज सुमी धरु हेबिन कुसुमलाई अबोज्ने सँग रिखेट गर्दै लास्टले जसको टाइम गुड छ उसलाई गुड नाइट भन्नुपर्ने कुनै जरुरी छैन जसको टाइम राम्रो छैन त्यसलाई पो गुड नाइट भन्ने होइन दादा भन्नुभएको छ पोइन्टको कुरा पनि हो यो चाहिँ होइन ओके जसको टाइम खराब चलिरहेछ सबलाई गुड नाइट अनि स्पेसल द कारलाई गुड नाइट भन्न चाहन्छु त्यही पनि होइन विस गर्नेमा के नै खेर जान्छ र खम जेसन चाहिँ यति साह्रो सोचेपन नहुनुहोस् न भने एनिवे केही छैन इमेलको लागि थ्याङ्क यू सो मच यहाँलाई अर्को चाहिँ यहाँनिर इमेल हाउ क्यान आई टेल हर आई लभ हर वेन जस्ट लुकिङ एट हर टेक्स्ट माई ब्रेथ अवे आइदा मी वाइके सम्राट खड्का फ्रम डाइबटल अबोजले सङ्गमा अल फ्रेन्ड्सलाई डेडिकेट गर्न चाहन्छु नि फ्रेन्ड्सको लागि मेरो मिक आइडी एमआर अन स्कोर एफएएसटी वान कवि अलविदा नाकेना लेख्नुभएको छ लास्टमा अघि मेल आयोजन ब्रो आजबाट म पनि मेल सेन्ड गर्छु ल भन्नुहुन्छ ललिता पुलहामेजी ब्याठी हुनुहुन्छ अलिक ब्यालेन्स सायद कम लाग्छ त्यही भएर धेरै साथीहरूले चाहिँ आजभोलि मेल गर्नु थाल्नु भएको छ म इग्रामबाट कमिङ साउन्ड डेडिकेट माई फ्रेन्ड सङ्गम सम्झना अनि स्मिता रोशनी सोना महेश सलिना ठकुरी एफएक्स समूहमा गौर आकाश डेवरन थापा विश्वास गुरुङ अनि फिलिङ बोय विक्रम राणा बबिता पुन आदिप तामाङ हेम तामाङ विजय शाह र रोशन ब्रो सनिस ब्रो मनिष ब्रो तिना एफएम सुन्ने अल फ्रेन्ड्स अनि डब्लु डब्लु डब्लु डट तिना एफएम डट कम डट एनपी लगइन गरेर गेनार एसमा सुन्ने अललाई गएर भन्न चाहन्छु र सङ पनि सुनाउन चाहन्छु हामी ललिता पुलामी अल द वे फ्रम माइग्यामबाट अर्को चाहिँ यहाँनिर चाहिँ मेल हामी चाहिँ अन्तिमतिर छौँ है यानि कि मेलको चाहिँ दुनियाँबाट अब धेरै छैन होइन बाहिर निस्किन किनभने चाहिँ मसँग अब धेरै छैन मेल दुईवटा मेल रहेको छ यहाँनिर लेख्नुहोस् रोशन दा ओके के छ मैले माया मारे जस्तो लागेँ क्या भन्नुभएको छ त्यस्तो हामी कहिले पनि सोच्दैनौँ है म सुशील के कामले गर्दा अलिक फुर्सद पाएन त्यही भएर मेल गर्न पाएन दुई चार दिन सरी अनि डिम्पल कता छौ भनेको के सन्सिता मिस यु अल लाइक गुड नाइट अनि सँगसँगै वेल बाहिर फिर आएँगे मत भुल्न भन्नुभएको छ एन्डी थ्याङ्क यू सो मच यहाँलाई चाहिँ इमेलको लागि र आजको लागि चाहिँ मसँग फेरि लास्ट बट नट द लिस्ट इमेल रहेको छ यो पछि चाहिँ हामी वन्डरफुल नम्बर सुनेछ इङ्ग्लिस नम्बर है फ्रेस नम्बर रहेको छ सुनब्रो म सिना पुन फ्रम पोखरा दादा म एउटा सङ्ग सुनाउँछु माया त यस्तो होस् नजिक टाढा जहाँ भए पनि संसारै सारा दुश्मन भए नि कहिले नघट्ने होस् कहिले नछुट्ने होस् यो सङ सुनेले कतिको मनपर्छ र यसको अर्थ को कसले बुझेको छ भनेर चाहिँ उहाँले सोध्नुभएको छ डेफिनेटली हेमन्त शर्माले गाउनुभएको यो गीत उहाँ चाहिँ रूपन्देहीकै हुनुहुन्छ होइन र रूपन्देहीका श्रोताहरूले नबुझ्नेले कुरै हुँदैन बुझे पनि बुझे जस्तो व्यवहारमा उतार्दैनन् कि त्यही भएर चाहिँ मैले होइन यो गीत चाहिँ यहाँनिर लेख्नु भएको थियो उहाँले होइन यस्तै छ यो जमाना तर चाहिँ सबै मान्छे यस्तो हुन्छ भन्न चाहिँ मिल्दैन होइन ठिकै छ अब नि सङ अब माई फ्रेन्ड्सलाई सुनाउन चाहन्छु मलाई सिना फुन भनेर चिने फ्रेन्ड्सलाई गुनार भन्दै मनिष दादा रोशन ब्रोलाई पनि गुनार भन्छु बुबा रोशन दादा अनि मनिष दादा भन्नुभएको छ थ्याङ्क यू सो मच पोखरामा हुनुहुन्छ र पनि हामीलाई जो समय मिलेसम्म इमेल गर्ने गर्नुहुन्छ थ्याङ्क यू सो मच सिनाजीले चाहिँ हामीलाई यति बेला इन्टरनेट भाषा लाइभ सुन्दै हुनुहुन्छ अरे अनि थ्याङ्क यू सो मच सिनाजी वन्स अगेन यहाँलाई इमेलको लागि वेल सुन्दै हुनुहुन्छ यो नाइट एसएमएस एघार बजिसकेको हुनाले अब भने एसएमएस अनि इमेल चाहिँ नगर्नुहोला भन्दै यहाँनिर होइन यो वन्डरफुल नम्बर भएको छ इङ्ग्लिस नम्बर फ्रेस नम्बर यहाँको लागि his head. conversation, losing. Stars Bruises निकै वन्डरफुल नाम राखिसकेका छौँ ट्रेन फेस रोइङ एसलेको वन्डरफुल गीत रहेको थियो यहाँको लागि जुनसँग सेकेन्ड लास्ट नम्बर रहेको थियो अब हामी अन्तिमतिर छौँ केही एसएमएसहरू बाँकी छन् फुलाफुल सघाउँछ म अनि गुनाहरू भन्दै सुटिन्छ आज यसो यात्राबाट लेख्नुहुन्छ एसएमएसमा सम्राट केसी फ्रम आनन्दवन तिन मैग्राम All friends are gold, new may be diamond. If you get a diamond, don't ever forget a gold because the whole diamond, you always need the base of gold. हाई रोशन्दा के छ खबर टुडे फ्रम दिस प्रोग्राम आई वान्ट गुड नाइट टु अल अफ यु एम अवर फ्रेन्ड्स यदि तपाईँहरू पनि मसँग फ्रेन्डसिप गर्न चाहनुहुन्छ भने मेरो नम्बर अन्ठानब्बे चार चौहत्तर अठार चार सय पचासमा चाहिँ कल वा एसएमएस गर्नुहोला भन्नुभएको छ आनन्दबन्धी मैग्रामको साथी हुनुहुन्छ सम्राट केसी उहाँको नम्बर फेरि पनि भन्दैछु म अन्ठानब्बे चार चौहत्तर अठार चार सय पचास अर्को समय हाय दामी लस्ट डल क्वेसन फ्रम सफिया उस दिल से प्यार करो जो तुम्हें दर्द दे पर उस दिल को कभी दर्द ना दो क्योंकि तुम दुनिया के लिए एक हो पर कोई एक के लिए सारी दुनिया हो एट लास्ट गुड नाइट फर अल फ्रेन्ड एन्ड स्पेसली फर माई बेस्ट फ्रेन्ड ड्रिम बोय हेभिन आसफललाई मिस गरेको छु अनि बिरामी छ दा गड हेल्प गर्नु ल त्यसलाई भन्नुभएको छ भाइ दा थ्याङ्क यू सो मच उहाँले पनि तपाईँको लागि आसमास गर्नुभएको थियो होइन यस्तो हुनुपर्छ फ्रेन्डसिप आज मेरो बानिस साके फ्रम पान पसल आज मेरो औँला काटेकोले कल गर्न पाइन सरी कि मन्जी भन्नुभएको छ हो कि औँला काट्नु भएछ होइन सायद चाहिँ त्यो के भन्छ सुपारी सुपारी के के काट्दाखेरि चाहिँ औँला काटे कि अरे एनिवे मन्जु मिसु नट लभ यु के भन्नुभएको छ अनि सरी चौधरी ए सरु चौधरी के हो मन्जुसँग गफ गर्दै बसेको होला भन्नुभएको छ हेमा काठमाडौँको छुर्पी खाना आउनु ल आसमा बी ह्याप्पी सञ्चिता एन्ड आवर यस ग्रुपलाई नेक्स्ट सङ होइन धेरै गर्न चाहन्छु गुड नाइट भन्नुभएको छ थ्याङ्क यू सो मच एसएमएसको लागि अर्को एसएमएस यहाँनिर दाम सुसानो के तपाईँ मसँग रिसाएको हो आजकल त सजेसन दिन नै सानो भयो नि भन्नुभएको छ प्लिज दा सजेसन दिन त नभुल्नु न दाजु त कोही कोही पढ्नलाई दादाको घरमा गएको छ नि अनि मलाई क्या पिर परेछ कि म्यासेज नै गर्नु पाएको छैन सो पढ्न नि मन लागेको छैन ओ तिमीले रोशनदाले ओके रोसिन्दालाई सुनिरहेको छौ भने प्लिज मसँग म्यासेज गर न ओके भनेपछि होइन दादाको घरमा चाहिँ जो जानु भएको छ उहाँलाई यो म्यासेज दिनुभएको छ यदि होइन यो प्रोग्राम सुन्दैछु भने चाहिँ मलाई म्यासेज गर भनेर उहाँले अनुरोध गर्नुभएको छ पक्कै पनि उहाँले सुन्नुभएको छ भने म्यासेज गर्नुहुनेछ यो चाहिँ मेरो विश्वास अनि राम्ररी पढ है मेघ नजलाउने भनेर चाहिँ उहाँले सुझाव दिनुभएको छ त्यो नाटा ड्रिम पनि भन्नुहुन्छ थ्याङ्क यू सो मच सुशान्तजी अलग्यासमेस लक्ष्मीनगर बुटुलबाट निशान्त भन्नुहुन्छ आउनुहोस् सिस्टर गुड नाइट माई फ्रेन्ड शान्ति सञ्जय शारदा विकास रोबिन एन्ड माई फ्रेन्ड हुन मी इज निशान्त स्पेसली टु यु स्वीट गुनारी कामना गर्नुहुन्छ अन्त्यमा थ्याङ्क यू सो मच हालगासमा सारेर निकिता बगाले हुनुहुन्छ रानी बगियाबाट ओहो मेरो त पर्सि इक्जाम सिद्धिन्छ तर जुट्टीको भने पर्सिबाट सुरु छ त्यसैले उसलाई धेरै मिगमा नबसे स्टोरीतिर लाग भन्छु एनबी माई फ्रेन्ड्सहरू जुटी मिलन मिठु सोल्थिनी पारुमगर दिया भाउजू श्याम दाई वर्षा सलिना आशिष शिशिर अनुष्का पिङ्की अनामिका गीता सम्झना उमा एफेक्सा मगर सन्देश मायाको अर्जुन मुकेश मोती अनि अस्मिता दिलीप अनि अशोक खेम विनोदलाई गुड नाइट अनि शुभ सपनी भन्दै बिदा हुन्छु भन्नुहुन्छ थ्याङ्क यू सो मच आउने समय म किरण पहाडी बाचा दादा म यो प्रोग्राम नियमित सुन्छु यो प्रोग्रामका मेम्बरहरूको भावना प्रेम कहानी सुनेर म फ्रेन्डहरूलाई सोध्न चाहन्छु तपाईँहरू जसको पछाडि हिँड्नुहुन्छ त्यसले आफूलाई प्रेम गरेको छ कि माया गरेको छ त्यो बुझ्नु भएको छ मेरो विचारमा तपाईँहरू प्रेमको गन्धमा माएको पछाडि हिँड्नु भएको छ त्यो सफल यात्रा होइन त्यो त लाइफको दर्दनाक वे हो फ्रेन्डहरू प्रेमको गन्धमा लाइफ बर्बाद नगर्नुहोस् सबैलाई माया गर्नुहोस् तर निस्वार्थ होस् म पनि सबैलाई माया गर्छु तर प्रेम एकजनालाई गर्छु कसलाई गर्छु त्यो मलाई थाहा छैन जसलाई जुन दिन सिन्दुरले रंगाउनेछु त्यसै दिनदेखि बल्ल साँचो प्रेम गर्न थाल्छु आखिर यथार्थ प्रेम त्यहाँबाट शुरू गर्दा प्रेमको सही सदुपयोग हुन्छ होला जस्तो लाग्छ यो मेरो विचार मात्र हो हर्फेनलाई मेसी भन्दै सही दादा लङ भयो सही भन्नुभएको छ थ्याङ्क यू सो मच किरण चाहिँ केही छैन होइन तपाईँले जस्तो विचार राख्नुभयो थ्याङ्क यू सो मच यहाँलाई विचारको लागि अर्कै समय सायरोसन के छ ह्याप्पी दसैँ ओके यहाँलाई पनि होइन फ्रेन्डसिपको लागि प्लिज कल मी भन्नुहुन्छ र नम्बर दिनुभएको छ दुईवटा नम्बर मध्ये म एउटा नम्बर त अँ गर्दैछु है उमाजी माइन्ड नगर्नुहोला किनभने हाम्रो रुल्स रहेको छ तपाईँले चाहिँ जुन नम्बरबाट चाहिँ हामीलाई एसएमएस गर्नुहुन्छ त्यो नम्बर र भित्र दिनुभएको नम्बर सेम भयो भने मात्र हामी चाहिँ अनर गर्छौँ है र तपाईँको एउटा नम्बर चाहिँ सेम छ एनसिएल नम्बर चाहिँ म अनर गर्दिनँ है त एनडिसी नम्बर उहाँको अन्ठानब्बे चार उनासी शून्य बत्तीस तिरानब्बे द्याट इज नाइन एट फोर सेभेन नाइन जिरो थ्री जिरो नाइन थ्री उहाँको चाहिँ नम्बर हो उमा चौधरी हुनुहुन्छ अमु भन्नुहुन्छ है आफूलाई यानि साथीले साथीहरूले सायद मायाले होइन अथवा घरमा चाहिँ मम्मी ड्याडीले होइन उहाँको चाहिँ ब्रदर सिस्टरले चाहिँ मायाले अमु भन्नुहुन्छ होला प्लिज कल नि भन्नुभएको छ स्मी वेल ओके स्वरूप के भन्नुभएको उमा चौधरीलाई चाहिँ उहाँले यो नम्बर दिनुभएको रहेछ एक्चुअली यहाँनिर चाहिँ म झुकिएछु साथीहरू चाहिँ नजिकिनु होला फोन गरेर उमा तपाईँ उमा हो भन्नु होला फेरि होइन उमा चौधरीलाई उहाँले यो नम्बर डान्स गर्ने साथी चाहिँ हाम्रो स्वरूप हुनुहुँदो रहेछ दाङ भएको छ अब नाइस डे बिनारी भन्नुहुन्छ डे होइन ओके नाइस डे भन्नुभएको छ नाइस नाइट भन्नुहोस् केही छैन होइन स्वरूपजीले उमा चौधरीलाई यो नम्बर दिनुभएको रहेछ फोन गर्नको लागि नानी भाइ थ्याङ्क यू सो मच स्वरूपजी एसएमएसको लागि अब यसमा सायद खानुभयो त आई विस द्याट गड विथ होल्ड यु टाइट आई होप द्याट एन्जल्स विल किप यु इन साइड नाउ जस्ट टु मेक स्योर यु फिल अल राइट आई एम गन विस यु वन्डरफुल नाइट स्लिप टाइड मी क्रेडिट समर्पण मलाई साथी बनाउने नम्बर रहेको छ अन्ठानब्बे चार सडचालिस सोह्र नौ सय दुई नाइन एट डबल फोर सेभेन वान सिक्स नाइन जिरो थ्यू अर्गजमेश आपकी हँसी कभी कम ना हो आपकी हंसी कभी कम ना हो आपकी आंखों में आंसुओं की कभी नम ना हो आपको मिले जिन्दगी कि हर खुसी भले उस खुसी में हम हो न हो भन्नुभएको छ कि अहिले खान खानुभयो मेरो चासमिस मसँग एकदम रिसाएको छ कि प्लिज दस मिनट न है भन्नुहुन्छ चासमिस चाहिँ सुनिदिनुहोस् भने नरिसाइदिनुहोस् क्या दुनियाँ जिन्दगीमा मै लानु के छ यार होइन माया दिनुहोस् धन्न उहाँलाई चाहिँ बदलामा माया नै पाउनुहुन्छ अन्त मेरो यो गुन्डा एसएमएसमा पहिलो एसमेस अरे स्वागत छ यहाँलाई सँगसँगै विदा पनि गर्नुपर्छ किनभने समय सकिन आँटेको छ नरेश चौधरी फ्रम सेमला एट विनायकपुर उहाँको ठेगाना थ्याङ्क यू सो मच नरेशजी वन्स अगेन यसै गरी हामीलाई चाहिँ समय मिलेसम्म अनि होइन गर्लफ्रेन्डलाई चाहिँ फोन गरेर बच्चीको प्यारेन्ट्सले प्लिज एसएमएस गरेर हामीलाई साथ दिनुहोला एनिवे थ्याङ्क यू सो मच वन्स अगेन अगस्तमा यो नहेर त के छ खाना त खानुभयो नि भन्नुहुन्छ यस दादा हजुरलाई सन्चो रहेन आफ्नो शरीरको राम्रोसँग ख्याल गर्नु ल भन्नुहुन्छ ख्याल गर्नेछु कहिले काहीँ हुँदो रहेछ हेर्नुहोस् न अब यता हिँड्नुपर्ने उता हिँड्नुपर्ने अहिले चाहिँ भनौँ न खास गरी अब औषधबाट नै लगभग जाडो सुरु हुने हो कि जस्तो चाहिँ भइरहेछ होइन खास गरी मर्निङ टाइममा त सिरेको नै उडेर सुत्नुपर्ने अवस्था आइसकेको छ त्यही चिसोले होला अलिकति मलाई चाहिँ भेटेको छ म यहीँ छुच्ची नवीना काली मतेपुरबाट म अल्फन्सलाई गुड नाइट भन्न चाहन्छु थ्याङ्क यू सो मच काली नवीनाजी होइन आसमेसको लागि अर्गासमा यहाँनिर हामी अन्तिमतिर छौँ अब फ्रम एस्ट्रोम्बोटेबल e भन्नुभएको छ आई एम गुड नाइट टु फ्रेन्ड्स अफ तिलोथमा कलेज एन्ड यु दादा एन्ड यु इन्टायर टिम यु रियली हेभ एन अट्र्याक्टिभ भोइस भन्नुभएको छ एसिई एस ग्रुप हुनुहुन्छ अथवा साथी हुनुहुन्छ थ्याङ्क यू सो मच यहाँ आसमेसको लागि सुझाव पनि दिनु होला है त हालका एसएमएस छोटो मिठो छ जो हामीलाई टाइम निकालेर उहाँले एसएमएस गर्नुहुन्छ थ्याङ्क यू सो मच भन्न चाहन्छु फ्रम इन्द्रको महाज गीता हुनुहुन्छ भैरवबाट थ्याङ्क यू सो मच गीताजी एसएमएसको लागि गुड नाइट भन्नुभएको छ सम्पूर्ण श्रोतालाई आजको थर्ड लास्ट एसएमएस छ मसँग हाई स्विट बोइजको धनी दादा के छ नयाँ हालखबर नयाँ हालखबर मेरो चाहिँ आवाज एकदमै यति बेला धोत्रो सुनिरहनु भएको छ होला तपाईँले होइन एकदमै गाह्रो भइरहेको छ मलाई बोल्न त्यही पनि म छिटो छिटो सघाउने प्रयास गर्दैछु सुनिता फ्रम सुखानगर आई सी गुड नाइट टु अल अफ माई एम्स कलेज फ्रेन्ड ओके प्रिपेयर वेल फर एक्जाम एक्जाम फर यर बेटर रिजल्ट पक्कै पनि राम्रो प्रिपेरेसन गरियो भने मात्र रिजल्ट पनि राम्रो आउँछ मेहनत गर्नुहोस् मेहनतको फल राम्रो हुन्छ सुनिदा चाहिँ थ्याङ्क यू सो मच एसमसको लागि अलवेज एसएमएस आजको सेकेन्ड लास्ट एसएमएस हो यो आई ब्रो नमस्ते आई वान विस गुड नाइट फर माई लभली नानु एन्ड फर यु अल्सो बाई लभली नानु त भन्नुभयो अब तपाईँको नाम चाहिँ यहाँ छैन नेक्स्ट टाइम चाहिँ प्लिज नाम सहित एसएमएस गर्नुहोला र यहाँनिर म पढ्दैछु आजको लास्ट एसएमएस लिस्ट होइन गुड नाइट हाई रोसन दादा रोसन कपिल वस्तुबाट लिज आइगोडन र मेरो अल माइक फ्रेन्डलाई गुड नाइट सुब पनि भन्छु ओके मिक फ्रेन्डलाई उहाँले समग्रमा सम्झिनु भएको छ थ्याङ्क यू सो मच चाहिँ एसएमएसको लागि वेल एसएमएस सकिसकेका छन् इमेल पनि सकिसक्यो अनि टाइम पनि एक्ज्याक्टली एघार पन्ध्र भएको छ थ्याङ्क यू सो मच सम्पूर्ण आदरणीय श्रोताहरू जसले हामीलाई सुन्नुभयो नानी दसैँ मेगाहरू सँगसँगै तिनाओएफएम डट कम डट एनपीबाट अनि हामीलाई एसएमएस गर्ने साथीलाई पनि थ्याङ्क्स लट इमेल गर्ने साथीलाई पनि थ्याङ्क्स लट भन्न चाहन्छु अनि हामीलाई एसएमएस इमेल केही नगरेर पनि होइन नसुतिकन हामीलाई सुन्ने साथीलाई पनि थ्याङ्क्स लट भन्न चाहन्छु र अन्त्यमा मिठो टेक्निसियन सपोर्टको लागि मनिषलाई पनि धन्यवाद दिँदै अनि हाम्रो नेट पार्टनर डब्लु डब्लु डट चिसापानी नेपाल डट ब्लग स्पट डट कमलाई पनि थ्याङ्क्स लट भन्दै मार्जेरोसन मिठो सपनीको कामना गर्दै छुट्टिन्छु ब्याटेक and at Sleep Titan love you.